सुझाव सङ्कलनको लागि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति ग्रामीण स्तरमा जाँदै छवटा स्थानीय तहमा सुझाव पाए पनि चारलाई आधार बनाएर छलफल गर्ने तयारी तलबको माग गर्दै डडेलधुरा बहुमुखी क्याम्पसमा गरिएको तालाबन्दी अझै कुलेना कैलाली बहुमुखी क्याम्पस धनगढीमा शुल्क वृद्धिको विरोध गर्दै तालाबन्दी रोहित विष्ट हत्याको छानबिनमा प्रहरी लापरवाही गरेको भन्दै बन्द गरिएको गड्डाचौकी नाका खुल्यो दोषीलाई आज बिहान दस बजी सार्वजनिक गर्ने प्रशासनसँग सहमति र सिकल सेलको संक्रमण बढ्दै जाँदा सरकारले रोकथामका लागि चासो नदेखाएको गुनासो जिल्ला अस्पताल बझाङका डाक्टर भ्रमणमा जाँदा बिरामीहरू मर्कामा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु जिल्लामा गाउँपालिका नगरपालिका तथा विषय संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारणका विषयमा बहस गर्ने स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति ग्रामीण स्तरमा जाने भएको छ जिल्लामा विभिन्न चरणमा छलफल सम्पन्न गरेपछि भोलि बाइस गतिबाट ग्रामीण स्तरमा जान लागेको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति डडेलधुवाका संयोजक एवं स्थानीय विकास अधिकारी पुरूषोत्तम ढकालले जानकारी दिनुभयो जिल्ला स्तरमा विभिन्न कार्यशाला गोष्ठीहरू सम्पन्न भइसकेको र अब नगरपालिका गाविस स्तरमा परामर्श कार्यशाला गोष्ठी आयोजना गरिन लागेको उहाँले जानकारी दिनुभयो केन्द्रबाट डडेलधुवाका लागि दुई नगरपालिका र दुईवटा गाउँपालिका गरी चारवटा स्थानीय तह निर्धारण गरिएकोमा जिल्ला स्तरमा भएका अहिलेसम्मका छलफलमा भने जिल्लामा छवटा स्थानीय तह आवश्यक रहेको सुझावहरू आएका छन् यसरी जिल्ला स्तरबाट छवटा स्थानीय तह हुनुपर्ने सुझावहरू आए पनि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले चारवटा स्थानीय स्थानीय तह रहने गरी निर्धारण गरिएको सीमाङ्कनलाई आधार टेकेर ग्रामीण स्तरमा छलफल गर्ने तयारी गरेको छ समितिले चार चरणमा नगरपालिका तथा स्थानीय तहमा परामर्श गर्न लागेको स्थानीय तह पुनर्संरचना प्राविधिक सहायक समितिका सदस्य सचिव एवं जिल्ला विकास समिति डडेलधुराका योजना अनुगमन तथा प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिनुभयो पहिलो छलफल भोलि बाइस गते अमरगढ़ी नगरपालिका अजयमेरो समैजी असीग्राम र कोटेली गाविसका नागरिकहरूसँग जिल्ला विकास समितिको सभाहालमा छलफल गरिने र भोलि नै बगरकोट रूपाल भागेश्वर देवलदिव्यपुर चिपुर र भद्रपुर गाविसका नागरिकहरूसँग बगरकोटमा परामर्श गरिने उहाँले जानकारी गरिदिनुभयो यस्तै पर्सि तेइस गते परशुराम नगरपालिका आलिताल र गाङ्खेत गाविसका नागरिकहरूसँग परशुराम नगरपालिकाको लालढुङ्गामा परामर्श गरिने र तेइस गते नै बेलापुर मणिलेक नवदुर्गा मष्टमाण्डौ कैलपालमाण्डौ र गणेशपुर गाविसका नागरिकसँग नवदुर्गाको डाँडाबरमा छलफल गरिने समितिका सदस्य सचिव भण्डारीले जानकारी दिनुभयो नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिनु भएको छ राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले केही मन्त्रीहरूलाई समेत पद तथा गोपनीयताको शपथ गराउनु भएको छ सुदूरपश्चिमबाट कैलाली क्षेत्र नम्बर चारका सांसद एवं माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य गौरी शंकर थारूले कृषि र कञ्चनपुर क्षेत्र नम्बर चारका सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लोइखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको शपथ लिनु भएको छ डडेलधुरा बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी अझै खुल्न सकेको छैन लामो समयदेखि तलब नपाएको भन्दै क्याम्पसमा अध्यापन गराउने शिक्षकहरूले बुधबारदेखि गरेको तालाबन्दी हिजो पनि जारी रह्यो तीन महिनादेखिको तलब नपाएको भन्दै शिक्षकहरूले बुधबारदेखि गरिएको अनिश्चितकालीन तालाबन्दीको विषयमा हिजो आज छलफल हिजो छलफल भए पनि तालाबन्दी खोल्ने उचित वातावरण नबनेको क्याम्पसका सहायक प्रमुख जगदीश पौडेलले जानकारी दिनुभएको छ हिजो प्राध्यापक संघसँग छलफल भएको र आज तालाबन्दी खोलाउने विषयमा थप छलफल हुने उहाँले जानकारी दिनुभएको छ क्याम्पसमा अध्यापन गराउँदै आएका शिक्षक र कर्मचारीहरूले तलब नपाउन्जेलसम्म तालाबन्दी जारी राख्ने बताएका छन् समय समयमा कहिले विद्यार्थी कहिले विभिन्न राजनैतिक दलका विद्यार्थी संगठन र कहिले शिक्षकले नै तालाबन्दी गर्दा क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरूको पढ़ाई प्रभावित हुने गरेको छ कैलाली बहुमुखी क्याम्पस धनगढ़ीमा शुल्क वृद्धिको विरोध गर्दै विद्यार्थीहरूद्वारा तालाबन्दी गरिएको छ क्याम्पस प्रशासनले गरेको चालिस प्रतिशत शुल्क वृद्धि विद्यार्थी अनुकूल नभएको भन्दै विद्यार्थी संगठन अखिल क्रान्तिकारीले हिजो बिहानदेखि लेखा शाखामा तालाबन्दी गरेको हो यसअघि पनि शुल्क समायोजन गर्न क्याम्पस प्रशासनलाई विद्यार्थीहरूले पटक पटक ज्ञापन पत्र सहित एक्काइस दिने अल्टिमेटम दिएको भए पनि प्रशासनले मागप्रति कुनै सुनवाई नगर्दा आफूहरूले तालाबन्दी गर्नु परेको अखिल क्रान्तिकारीका सदस्य ओम भट्टले बताउनु भएको छ तालाबन्दीले पढ़ाई भने प्रभावित नभएको उहाँले बताउनुभयो लेखा शाखाको तालाबन्दी भने आफूहरूको माग पूरा नभएसम्म जारी रहने बताइएको छ रोहित विष्ट हत्याकाण्डको छानबिनमा प्रहरले लापरवाही गरेको भन्दै हिजो बिहानबाट बन्द गरिएको गड्डा चौकी नाका खुलेको छ दोषीलाई आज बिहान दस बजे सार्वजनिक गर्ने प्रशासनसँग सहमति भएपछि गड्डा चौकी नाका हिजो अपरान्न चार बजेबाट सञ्चालनमा आएको हो हिजो बिहानैबाट रोहित विष्ट हत्याकाण्डको विषयलाई लिएर पश्चिमी सिमानाका गड्डा चौकी स्थित नेपाल भारत सीमा पिलर नम्बर सात नजिकै मृतकका परिवार र स्थानीयले पूर्ण रूपमा नाका ठप्प पारेका थिए घर नजिकैको नदीमा डुबेको अवस्थामा साउन नौ गते फेला परेका विष्टको तेह्र दिन भइसक्दा पनि घटनाको बारेमा प्रहरले कुनै सत्य तथ्य पत्ता नलगाएको भन्दै पीड़ित लगायत स्थानीय वासीले गड्डाचौकी स्थित नेपाल भारत सीमा बन्द गरेका थिए प्रहरले छानबिनलाई ढिलासुस्ती गरेको र विष्टको हत्या भएको प्रमाण फेला परेको अवस्थामा पनि प्रहरले अनेक आलटाल गरेर मुद्दालाई फितलो बनाएको भन्दै पीड़ित पक्ष आक्रोशमा आएका थिए घटनाका दोषीलाई सार्वजनिक नगरे भोलि शनिबारदेखि सशक्त रूपमा आन्दोलन गर्न बाध्य हुने महिला अधिकार कर्मी शारदा चन्दले बताउनुभयो बन्द खुलेसँगै बाटोमा अलपत्र परेका यात्रु आफ्नो गन्तव्यतिर लागेका छन् थारू समुदायको अस्तित्व नै सखा पार्ने गरी वंशाणुगत रोग सिकल सेलको संक्रमण बढे पनि सरकारले रोकथामका लागि चासो नदेखाएको सो समुदायका मानिसहरूले गुनासो गरेका छन् हिजो धनगढ़ीमा सिकल सेल एनिमिया विरूद्धको तेस्रो जागरण दिवस मनाउने क्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन् हालसम्म थारू समुदायमा मात्रै देखिएको यो रोगले पश्चिमको थारू गाउँ आक्रान्त भएको छ सिकल सेलका कारण थारू समुदायको वंश नै विनाश हुने खतरा बढे पनि सरकारले यसलाई जनस्वास्थ्य समस्याको रूपमा सम्बोधन गर्न नसकेको कतिपयको गुनासो छ सेती अञ्चल अस्पतालमा मात्र उपचारका लागि दुई सय भन्दा बढी बिरामी दर्ता हुनु दर्दनाथ अवस्था रहेको थारू कल्याणकारिणी सभा कैलालीका सचिव माधव चौधरीले बताउनुभयो उहाँले सिकल सेलका कारण स्थिति भयावह रहेको भन्दै जनस्वास्थ्य समस्याको रूपमा सम्बोधन गर्दै रोकथामका अभियान चलाउन आवश्यक रहेको बताउनुभयो यो हामी थारूहरूको मात्रै नभई सबैको साझा समस्या हो उहाँले भन्नुभयो त्यसकारण यसलाई जनस्वास्थ्य समस्याको रूपमा सम्बोधन गरिनुपर्दछ सचिव चौधरीले जागरणको कार्यक्रम गर्ने दायित्व पनि सरकारी निकायकै रहेको उल्लेख गर्नुभयो सिकल सेल रोगबाट ग्रसित अधिकांशलाई आफूमा लागेको रोगबारे अझै थाहा नै छैन कतिपयले पत्ता समेत नलाग्दै ज्यान गुमाइरहेको स्वास्थ्य कर्मीहरूले दावी गर्दै आएका छन् स्वास्थ्य संस्थामा उपचारका लागि सिकल सेल बारे बुझेका र बढी जसो सहर बजार नजिकका मात्रै आउने गरेका बताइएको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज वा इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ दार्चुलामा प्रत्येक वर्ष मुटु रोगीहरूको संख्या थपिँदै गएको चिकित्सकहरूले बताएका छन् जिल्लामा मुटु रोगीको संख्या कति छ भन्ने जिल्ला स्वास्थ्य कार्यालयसँग एकिन तथ्याङ्क नभए पनि वर्षेनी करिब एक सय जनामा पाँचजना मुटु रोगी भेटिने गरेको चिकित्सकहरू बताउँछन् जिल्लामा वर्षेनी मुटु रोगीहरूको संख्या बढ्दै गएपछि सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् मुटुलाई स्वस्थ राख्न धुम्रपान मध्यपान नगर्न र तथा खानपानमा ध्यान दिनुपर्ने जिल्ला अस्पतालका डाक्टर नवराज बास्ताकोटीले सुझाव दिनुभएको छ सुर्तीजन्य पदार्थको तम्बाकु अस्वस्थ आहार व्यवहार व्यवहार मद्यपान मोटोपन शारीरिक निष्क्रियता जस्ता जीवनशैलीका कारण उच्च रक्तचाप मधुमेह तथा मोटोरोगको जोखिम बढ़ी हुने डाक्टर बास्ताकोटीले बताउनुभयो खास गरी मोटोरोग चालिस वर्ष उमेर माथिका मानिसहरूलाई हुने भए पनि अपवादको रूपमा बालबालिकामा समेत देखा पर्ने गरेको उहाँको भनाइ छ यसैबीच जिल्ला अस्पताल दार्चुलामा पछिल्लो दुई दिनमा दुई उच्च रक्तचापका बिरामीको मृत्यु भएको छ लामो समयदेखि बिरामी रहेका दुईजनाको उपचार गराउन अस्पताल पुग्ने बित्तिकै मृत्यु भएको हो मृत्यु हुनेमा अपी नगरपालिकाका चौपन्न वर्षीय वीरसिंह धामी र पैसठी वर्षीय किडी देवी नेपाली रहेका छनृ जिल्ला अस्पताल बझाङका डाक्टर भ्रमणमा जाँदा बिरामी मर्कामा परेका छन् जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर बेस्नु खतिवड़ा र डाक्टर मिलन सिल्वा लगायत जिल्ला स्वास्थ्य कार्यालयको टोली भ्रमणमा जाँदा बिरामी मर्कामा परेका हुन् जिल्ला अस्पतालमा रुगाखोकी तथा ज्वरोका एक पचास भन्दा बढी बिरामी अस्पतालमा भरिभराउ छन् साउन छ गते नमुना स्वास्थ्य संस्थाहरू अवलोकन गर्न पाल्पा जनकपुर भोटौल इलाम हुँदै दार्जीलिङ र सिक्किमसम्म पुगेका थिए छ गतेदेखि बाह्र गतेसम्म भ्रमण भए तापनि बीस गतेसम्म पनि टोली जिल्ला नफर्किएको जिल्ला अस्पतालका एक कर्मचारीले बताएका छन् उनले भने जिल्ला अस्पतालमा कर्मचारी नहुँदा बिरामी चेक जाँचदेखि कार्यालयका कामकाजमा समेत असर परेको छ बजाङको रायल गाविस छ कोटी गाउँमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ गाउँ नजिकै रहेको कुन्न भीरमा घाँस काट्ने क्रममा चिप्लिदा रायल गाविस वड नम्बर छ कोटी गाउँकी एक्काइस वर्षीय बेलदेवी विष्टको ज्यान गएको उनका आफन्त पूर्णबहादुर विष्टले बताउनुभयो हिजो दिउँसो घाँस काट्ने क्रममा भीरबाट लड्दा दुई सय मिटर तल खसी